एकटनाको ज्योति छर्ने यसको एउटै नारा सूचना सङ्गीत साहित्यको सङ्गम सामुदायिक radio Dhruba Tara Dhruba Tara Dhruba Tara Dhruba eighty nine point eight mega फरकपनको अनुभूति मुक्तको भोकोमा आहारा खोज्न आएको छु तपाईँको पिता अनि सहारा खोज्न आएको छु मिठा रसिला मुक्तकहरू सँगै मेरो सवाल तपाईँको जवाफ यो कार्यक्रम चार लाइन मुक्तक मलाई छोडी दिलमा अर्कै सजाएर जाँदैछौ मलाई छोडी दिलमा अर्कै सजाएर जाँदैछु सुन्दैछु उनकै हातले सिउँदो रङ्गाएर जाँदैछौ मलाई छोडी दिलमा अर्कै सजाएर जाँदैछौ सुन्दैछौ उनकै सुन्दैछु उनकै हातले सिउँदो रङ्गाएर जाँदैछौ तिमीले छोड्दा मेरो हाल के होला सोचेकी छौ तिमीले छोड्दा मेरो हाल के होला सोचेकी छौ निर्दोष यो मुटु बेर्थै जलाएर जाँदैछौ मलाई छोडी दिलमार्कै सजाएर जाँदैछौ सुन्दैछु उनकै हातले सिउँदो रङ्गाएर जाँदैछु नमस्कार मिठा रसिला मुक्तक अनि मेरो सवाल तपाईँको जवाफ विशुद्ध मुक्तकहरूको एक मात्र कार्यक्रम कार्यक्रम हो चार लाइन मुक्तको आजको योर्क नवीन सँगै पुनः उपस्थित भएका छौँ प्रतिबाट साथ दिने साथी रविनसँगै तपाईँकै मुक्तक मनको साथी सुनिल महतो हजुर तपाईँलाई फरकुनको आवाज दिलाउने सामुदायिक रेडियो रेडियो ध्रुवतारा उनानब्बे दशमलव आठ मेगाहरू सुनिरहनु भएको छ सँगै इन्टरनेट अनलाइनको W W W dot radio Dhrubatara dot com अथवा W W W dot news Chitwan dot com मार्फत तपाईँले संसारभर यो कार्यक्रम एकसाथ सुनिरहनु भएको छ शुक्रबार आउँछौँ हामी राति बिबिसी नेपाली सेवापछि लगभग दस बजेको समय हामी तपाईँसँगै रहन्छौँ तपाईँको मुक्तक तपाईँको आवाजमा अनि तपाईँको मुक्तक यो सुनिलको आवाजमा दुई तरिकाबाट हामी कार्यक्रममा यहाँलाई सहभागी गराउने गर्छौँ चाहनुहोस् आफ्नो मुक्तकलाई आफ्नै आवाजमा वाचनुहोस् डायल गर्नुहोस् हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य छपन्न पाँच छब्बिस एक सय छयासी यो नम्बर डायल गर्नुहोला र आफ्नो मुक्तकलाई आफ्नै आवाजमा वाचन गर्न सक्नुहुन्छ सँगै गएको साथको अन्त्यमा मैले तपाईँको लागि राखेको सवालमाथिको जवाबसँगै फेसबुक पेजमा आएका मुक्तकहरू पनि मसँग छन् ती मुक्तक प्रकार म कार्यक्रममा स्थान दिँदै जानेछु तर सुरुवातमा कोही साथी आइसक्नु भएको छ सम्पर्कमा उहाँको मुक्तक यति बेला सुन्छौँ हेलो हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ माडीबाट सविता महतो सविता के छ माडीतिरको खबर जाडो बढ्दैछ चुनाव आइरहेछ बन्द पनि होला एकातिर है सविता कार्यक्रम आउनु भएको छ मुक्त नै सुनौ है सुरु गर्नुहोस् मेरो कस्तो छ एकपटक हेरौँ नेपाललाई गन्ध आउँदैछ एकपटक हेरौँ नेताहरूलाई गन्ध उस्तै छ दिनै पछि हडतालनी बन्द उस्तै छ एकपटक हेरौँ नेताहरूलाई गन्ध उस्तै छ दिनै पिछे हडतालनी बन्द उस्तै छ आखिर के गरेको थियो र शिक्षाले नेताहरूलाई आखिर के गरेको थियो र शिक्षाले नेताहरूलाई पढाइ पनि भएको छैन बन्द उस्तै छ दिनै पिछे हडतालनी बन्द उस्तै छ एकपटक हेरौँ नेताहरूलाई है अब हामीले यो देशको द्वन्द रोक्नुपर्छ अब हामीले यो देशको द्वन्द रोक्नुपर्छ हत्या हिंसा आतङ्क र बन्द रोक्नुपर्छ अब हामीले यो देशको द्वन्द रोक्नुपर्छ हत्या हिंसा आतङ्क र बन्द रोक्नुपर्छ चार जात छत्तिस बडको यो फुलबारीमा चार जात छत्तिस बडको यो फुलबारीमा सुहाउँदैन बारुदको गन्ध रोक्नुपर्छ हत्या हिंसा आतङ्क र बन्द रोक्नुपर्छ सविता कार्यक्रममा अनुभव मिठो मुक्तक वाचन गर्नुभयो छुट्टिन्छौँ अहिले आउँदै गर्नु होला है नमस्ते ल सम्पर्कमा मारीबाट सविता महतो हामीलाई फोन गर्दै हुन्थ्यो तपाईँको बाल सुन्ना छपन्न पाँच छब्बिस एक सय छयासी यो नम्बर खुला छ मेरो त बानी खराब होइन मेरो त बानी खराब होइन पिएथे पानी सराब होइन मेरो त बानी खराब होइन पिएथे पानी सराब होइन बोलेको अलि ठुलो स्वरले मात्र बोलेको अलि ठुलो स्वरले मात्र गरेको कुनै टकराव होइन मेरो त बानी खराब होइन पिएथेँ पानी सराब होइन मुक्तक लाली लालीगुराँस नारायण श्रेष्ठ नुवाकोटी अर्घाखाँची हाल नयाँ दिल्ली भारत भनेर लेख्नु भएको छ आफ्नो ठेगाना फेसबुक पेजमा यो मुक्त पोस्ट गर्नुभएको नारायणजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कोही साथी हुनुहुन्छ सम्पर्कमा उहाँको मुक्तक पनि कार्यक्रममा सुन्छौँ होला हो हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ ए मलेसियाबाट दिवेश घिमिरे पिष्ट पिष्ट नाम धन्न बिर्सेको मैले के छ हजुर खबर मलेसियातिरको खबर के छ सबै ठिक छ हामी पनि ठिक है हामी पनि एकदम ठिकठाक छौँ मलेसियातिरको मौसम अहिले बताउनुहोस् न कस्तो छ ए ठ्याक्कै हाम्रो कार्यक्रम सुरु हुने हुने बेलामा पानी पर्दो रहेछ है अनि भनेपछि काम काम कुरो कस्तो चलिरहेछ मलेसियामा है हुन्छ नेपाल कहिले फर्किनुहुन्छ अर्को दसैँ <laughs> हुन्छ आएपछि भेटघाट गरेर हुन्छ विष्टजी यहाँको मुक्तक सुन्छौँ हुन्छ सुरु गर्नुहोस् आजदेखि डराउँदैन भोलिदेखि डराउँदैन धोकेबाजको त्यो बोलीदेखि डराउँदैन जे हुन्छ मलाई नै हुनेछ जिन्दगीमा आजदेखि डराउँदैन भोलिदेखि डराउँदैन धोकेबाजको त्यो बोलीदेखि डराउँदैन जे हुन्छ मलाई नै हुनेछ जिन्दगीमा फकत त्यो बन्दुकको बोलीदेखि डराउँदैन आजदेखि डराउँदैन भोलिदेखि डराउँदैन हुन्छ निकै मिठो मुक्तिको भाषण गर्नुहुन्छ टाढाबाट आउनुहुन्छ खुसी लाग्छ सधैँ माया गर्नुहुन्छ आउँदै गर्नु होला माया होला है बेसी <laughs> है हस् हुन्छ छुट्टिन्छ नमस्कार यति बेला मलेसियाबाट हामीलाई फोन गरिदिनु दिपेश विष्ट पालो तपाईँको शून्य छपन्न पाँच छब्बिस एक सय छयासी यो नम्बर तपाईँको लागि खुल्ला गरिरहेका छौँ आफ्नो मुक्तकलाई चाहनुहुन्छ आफ्नो मुक्तक आफ्नै आवाजमा बाँच्नुहोस् यो नम्बर डायल गर्नु होला गएको साथीको अन्त्यमा मैले तपाईँको लागि राखेको सवाल थियो यहाँलाई थाहा छ हरदिन मलाई सताउँछन् अनि पागल बनाउँछन् हरदिन मलाई सताउँछन् अनि पागल बनाउँछन् कहिले आफ्नो चोखो माएको आँचल बनाउँछन् हर दिन मलाई सताउँछन् अनि पागल बनाउँछन् कहिले आफ्नो चोखो मायाको आँचल बनाउँछन् किन यति नजिकिन खोज्छन् होला मसँग किन यति नजिकिन खोज्छन् होला मसँग आफ्नै आँखालाई स्पर्श गर्ने गाजल बनाउँछन् आफ्नै आँखालाई स्पर्श गर्ने गाजल बनाउँछन् हर दिन मलाई सताउँछन् अनि पागल बनाउँछन् कहिले आफ्नो चोखो माएको आँचल बनाउँछन् यही सवालमाथिको जवाब पनि मसँग छन् एउटा मुक्तक म यति बेला लिन चाहन्छु पीडा खप्न पिउनै पर्छ भने पीडा खप्न पिउनै पर्छ भने नसा पिएर जिउनै पर्छ भने पीडा खप्न पिउनै पर्छ भने नसा पिएर जिउनै पर्छ भने के अर्थ भयो त्यो शराब पिएर के अर्थ भो र त्यो शराब पिएर पिएर मन सिउनै पर्छ भने पीडा खप्न पीडा खप्न पिउनै पर्छ भने नसा पिएर जिउनै पर्छ भने मुक्तको जीवन सुन्दर श्रेष्ठ तनहुँबाट यो मुक्तक फेसबुक पेजमा पोस्ट गर्नुभएको मिठो मुक्तको लागि धन्यवाद दिन चाहन्छु जीवन सुन्दर श्रेष्ठ जीवन सुन्दर श्रेष्ठजीलाई पहिलोपटक सायद सहभागिता यहाँको पाउँदैछु गएर फेसबुक मार्फत मिठो मुक्तकलाई पुनः एकपटक धेरै धेरै धन्यवाद दिन चाहन्छु सुना छपन्न पाँच फेसबुक पेजमा आएका मुक्तक म वाचन गरिरहेको छु यति अर्को मुक्तक पनि म यति बेला वाचन गर्न चाहन्छु मुक्त पुस्तक छ यति बेला म देख्दैछु प्रकाश निष्ठुरी सलकपुर तिन इलाम तर हाल बहराइन भनेर लेख्नु भएको छ आफ्नो ठेगाना फेसबुक पेजमा यो मुक्त आएको हो आज फेरि मलाई उस्तै रुवाएर गयो आज फेरि मलाई उस्तै रुवाएर गयो टिल्पिल टिलपिल आँसु गहभरि धुवाएर गयो आज फेरि मलाई उस्तै रुवाएर गयो आज फेरि मलाई उस्तै रुवाएर गयो टिलपिल टिल्पिल आँसु गहभरि धुवाएर गयो तडपाएर मुटु मेरो चिया चिया पारे तडपाएर मुटु मेरो चिया चिया पारे अङ्ग अङ्ग गलाउने बिस खुवाएर गयो आज फेरि मलाई उस्तै रुवाएर गयो टिलपिल टिलपिल आँसु गहभरि रुवाएर गयो मुक्तको प्रकाश स्टोरी सलकपुर तिन इलाम तर हाल बहराइनबाट यो मुक्त फेसको पेजमा पोस्ट गर्नुभएको प्रकाशजीलाई पनि मिठो मुक्तको लागि धन्यवाद दिन चाहन्छु पहिलोपटक यहाँको पनि मैले फेसबुक मार्फत सहभागिता पाउँदैछु खुसी लागेको छ मिठो मुक्तको लागि पुनः एकपटक धेरै धेरै धन्यवाद दिन चाहन्छु सुन्न सपना पाँच छब्बिस एक सय छयासीमा कोही साथी हुनुहुन्छ उहाँको आवाज यति बेला कार्यक्रममा मिसाउँछौँ उहाँको मुक्तक उहाँकै आवाजमा यति बेला सुन्छौँ हेलो हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ पार्वतीबाट कल्पना गुरुङ <laughs> कल्पनाजी के छ खबर नि त कहाँ माया मारेर छोरी बिर्सिया छैन नि त तपाईँले पो माया माया मारेर बिचमा हराइदिनुहुन्छ त्यही त हुन्छ त्यही त अरू साथीलाई पालो दिएको भन्नुहोस् न उत्तर एन्सर दिन पनि जान्नुहुन्न अनि कल्पना चाहिँ के छ नयाँ खबर पार्वतीपुरतिरको है हुन्छ भनेपछि व्यस्त व्यस्त थकानको बावजुद हामीलाई सम्झिनु भयो निकै खुसी लाग्यो मुक्तक छ यहाँको कल्पनाजी मुक्तक सुरु गर्नुहोस् यहाँको हस् एकदम सुरु गर्नुहोस् तपाईँको मुक्तक हामी पर्खिरहेका छौँ तपाईँको आवाजमा मुक्तक सुन्नको लागि आज भोलि तिम्रै बाटो हेर्ने बानी पर्यो बिना अक्सिजन साथ्यो फेर्ने बानी पर्यो सायद अक्सिजनमा शङ्का गर्न सक्छु सायद अक्सिजनमा शङ्का गर्न सक्छु तिम्रै स्वादको स्पर्शमा खेल्ने बानी पर्यो भोलि दिनलाई तस्बिर हेर्ने बानी पर्यो बिना अक्सिजन सासु हेर्ने बानी धन्यवाद निकै मिठो सुन्या सुनै भएको कल्पना हुन्छ हुन्छ कल्पना कार्यक्रममा आउनुहुन्छ माया गर्नुहुन्छ खुसी लाग्छ आउँदै गर्नु होला माया होला है कल्पना सुटिन्छ अहिले भने नमस्कार कल्पना गुरुङ हामीलाई पार्वती पार्वतीपुरबाट फोन गर्दै हुन्थ्यो पहिलो प्रेम पहिलो प्रेमी भुल्नै गाह्रो हुन्छ पहिलो प्रेम पहिलो प्रेमी भुल्नै गाह्रो हुन्छ भन्छन् काँडै काँडा बिचमा फुल फुल्नै गाह्रो हुन्छ भन्छन् पहिलो प्रेम पहिलो प्रेमी भुल्नै गाह्रो हुन्छ भन्छन् काँडै काँडा बिचमा फुल फुल्नै गाह्रो हुन्छ भन्छन् खै कसरी सकुला म त्यो दिलभित्र छाउन न खै कसरी सकुला म त्यो दिलभित्र छाउन नयाँ साथी नयाँ ठाउँमा घुल्नै गाह्रो हुन्छ भन्छन् पहिलो प्रेम पहिलो प्रेमी भुल्नै गाह्रो हुन्छ भन्छन् काँडै काँडा बिचमा फुल फुल्नै गाह्रो हुन्छ भन्छन् मुक्त गयो म देख्दैछु लोकराज सर्जन बर्दिया खैरहने भनेर लेख्नु भएको छ आफ्नो ठेगाना मिठो मुक्तको लागि लोकराज सर्जनजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँको मुक्त म एकैछिनपछि लिन्छु तर यति बेला एउटा सुन्द्र आवाज सुन्नतर्फ लाग्नुपर्छ रविन एउटा सुन्द्र आवाज हामी तपाईँको लागि सुनाउँछौँ तपाईँले भने सुन्ना छपन्न पाँच छब्बिस एक सय छयासी डायल गर्दै गर्नुहोला सासले पानी किन रुवाउँछ म गरिबलाई माया भन्नुहोस् कसले दिन्छ हजुर म गरिबलाई माया भन्नुहोस् कसले दिन्छ हजुर ऋणकै कुरा गरौँ भने पच्चिस करोड ऋण छ हजुर लौ रमाइलो मुक्त है साथी म गरिबलाई माया कसले म गरिबलाई माया भन्नुहोस् कसले दिन्छ हजुर ऋणकै कुरा गरौँ भने पच्चिस करोड ऋण छ हजुर चाडपर्व आउँदा पनि जिरो वार्डको चप्पल लाएँ चाडपर्व आउँदा पनि जिरो वार्डको चप्पल लाएँ चाडपर्व आउँदा पनि जिरो वार्डको चप्पल लाएँ महँगीको चपेटामा जुत्ता कसले किन्छ हजुर म गरिबलाई माया भन्नुहोस् कसले दिन्छ हजुर ऋणकै कुरा गरौँ भने पच्चिस करोड रिन्छ हजुर मुक्तक हो सन्जिता काली सन्जिता रेग्मी नामटारेक मकवानपुरबाट यो रमाइलो मुक्तक हामीलाई एसएमएस गरेर पठाउनु भएको सन्जिता मिठो मुक्तको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु भोकि मात्रै तपाईँले रेडियो सुन्दै हुनुहुन्छ सुनिरहनु भएको छ भने फर्किङको आवाज दिलाउने सामुदायिक रेडियो दुर्वतारा फ्रिक्वेन्सी मोडुलेसनको उनानब्बे दशमलव आठ मेगार्स र इन्टरनेट अनलाइनको W W W dot radio Dhrubatara dot com अथवा न्युज चितवन डट कम मार्फत तपाईँले संसारभर यो कार्यक्रम एकसाथ सुनिरहनु भएको छ सुन्ना छपन्न पाँच छब्बिस एक सय छयासी त्यसपछि तपाईँको लागि हामी यो नम्बर खोलिरहेका छौँ कोही साथी यति बेला सम्पर्कमा हुनुहुन्छ उहाँको आवाज कार्यक्रममा मिसाउँछौँ हेलो हजुर नमस्ते नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर आवाज कति सानो छ हजुर यहाँको आवाज सुन्न निकै गाह्रो भयो अलि सर्को गरी बोल्नुहोस् न है मलाई गाह्रो पऱ्यो नाम सुन्नै फेरि भन्नुहोस् त नाम अलिक चर्को गरी भन्नुहोस् न रिसिभर नजिक राखेर बोल्नुहोस् त ए चनौलीबाट केवल ए केवल लामी छाने ओहो अनि केवल चाहिँ किन बिस्तारै बोल्नु खाना खानु भएको छैन ए चिसो लागिरहेछ त्यो समस्यालाई थोरै बिस्तारै होला कति सानो सोर्स हुने त्यही भएर अनि केवल चाहिँ के छ नयाँ नौलो खबर चनलतिर चनलतिर खबर सोध्यो कि यहाँको त बिसन्चो रहेछ मैले भर्खर थाहा पाएँ शीघ्र स्वास्थ्य लाभको कामना हुन्छ केवल चाहिँ कार्यक्रममा पहिलोपटक यहाँको सहभागिता हामीले पाउँदैछ त्यो कारणले गर्दा मुक्तक सुन्छौँ यहाँको सुरु गर्नुहोस् मन भन्दा मलाई खेल यो जिन्दगीमा सानो चोटले पनि पेट दुख्दै खेल्न सक्ने अनि सानो प्रहारले पनि आहत हुन सक्ने यही मन यही मनमा आज चोट लागेको छ तपाईँले भन्ने गर्थ्यो नि जब अँध्यारो हुँदै जान्छ नि तब आफ्नो छायाले पनि साथ दिन चाहन्छ हो आज केही भएको छ यही नै साथ दुखेको छ मन दुखेको छ जीवन उनकै सम्झनामा केवलजी हुन्छ मुक्तक भन्ने प्रयास गर्नुभयो त्यसको लागि धन्यवाद कार्यक्रम नियमित रूपमा सुन्नुहोला र मुक्तको नियमबाट कता कति चिप्लिन लागेको हो कि जस्तो लाग्यो है हुन्छ प्रयास गर्नुहोला कार्यक्रम नियमित रूपमा सुन्नुहोला कार्यक्रम यहाँको मुक्तको प्रकार निखारिनेछ अहिले पनि छुट्टिन्छ केवलजी आउँदै गर्नु होला है केवल हामी नै हामीलाई चनौलीबाट फोन गरिदिन्थ्यो सुन्ना सपन्न पाँच छब्बिस एक सय छयासी यो बाटो खुला छ म धेरै टाढा छु मेरो मन्जिलले भन्छ म धेरै टाढा छु मेरो मन्जिलले भन्छ तर तँलाई भेटेर छाड्छु घमण्डी दिलले भन्छ म धेरै टाढा छु मेरो मन्जिलले भन्छ तर तँलाई भेटेर छाड्छु घमण्डी दिलले भन्छ विचार गर प्रस विचार गर पश्चातापको जेलमा सर्नु पर्ला विचार गर पश्चातापको जेलमा सर्नु पर्ला चुनौती दिँदै फेरि मेरो मनको वकिलले भन्छ म धेरै टाढा छु मेरो मन्जिलले भन्छ तर तँलाई भेटेर छाड्छु घमण्डी दिलले भन्छ मुक्तको अझै भुसाल फलेवास देवी स्थान सात तर हाल भरतपुर चितवन फेसबुक पेजमा पोस्ट गर्नुभएको सधैँ मुक्तक पोस्ट गरिरहनुहुन्छ खुसी लाग्छ अझैजीलाई मिठो मुक्तको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु अर्को मुक्तक पनि म यति बेला उठाइहाल्नुभन्दा अगाडि कोही साथी सम्पर्कमा आइरहनु भएको छ उहाँसँग म कुराकानी गर्न चाहन्छु शून्य छपन्न पाँच छब्बिस एक सय छयासीको बाटो तर यो बिचमा म एउटा मुक्तक वाचन गर्न चाहन्छु सम्पर्कमा साथी हुन्थ्यो तर उहाँसँग सम्बन्ध विच्छेद भएको छ बिचमा एउटा मुक्तक म जोड्छु यति बेला म मुक्तक हेर्दैछु लेख्नु भएको छ मुक्तक कमल पाण्डे चापाकोट चार फुलबारी स्याङ्जा तर हाल मुम्बई भनेर लेख्नु भएको छ यो ठेगानाबाट मुक्तक पोस्ट गर्नुभएको जडीबुटी धामीले नै बनाएको होइन र जडीबुटी धामीले नै बनाएको होइन र मूर्तिलाई कामीले नै बनाएको होइन र जडीबुटी धामीले नै बनाएको होइन र मूर्तिलाई कामीले नै बनाएको होइन र मैले छुँदा चोख्याउन सुनपानी छर्नेहरू मैले छुँदा चोख्याउन सुनपानी छर्नेहरू गरगहना हामीले नै बनाएको होइन र जडबुटी धामीले नै बनाएको होइन र मूर्तिलाई कामीले नै बनाएको होइन र पक्का वास्तविकता हो समाजको मुक्तको कमल पाण्डे चापाकोट चार फुलबारी स्याङ्जा तर हाल मुम्बई मिठो मुक्तको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु सुन्न सपना पाँच छब्बिस एक सय छयासी कोही साथी हुनुहुन्छ उहाँको आवाज कार्यक्रममा मिसाउँछौँ होला आज किन यति भाउ बढेको छ आज किन नुनको यति भाउ बढेको छ नेताहरूले चुनाव झुक्काउने दाउ बढेको छ आशा किन गएकी हजुर नमस्ते आवाज चिरपरिचित तर धेरै दिनपछि आवाज मैले सुन्दैछु त्यो कारणले गर्दा म आवाज नाम यहाँको यहाँ यहाँकै आवाजमा सुन्न चाहेँ प्रसुना पौडेल प्रसुना कहाँ हुनुहुन्छ अहिले चाहिँ ए हिजोसम्म चाहिँ कहाँ हुनुहुन्थ्यो ए पहाडतिर भएको थियो पहाडी मुलुकतिर जानुभएको ए टाढीमा हुनुहुन्थ्यो के भएछ मेरो कानलाई आज जी के छ नयाँ नौलो खबर हामी पनि एकदम कुशल छौँ मङ्गल छौँ मेरो सुनिल महत्त्वको पुरानै डाइलग पुरानै तपाईँकै मायाले बाँचिरहेछौँ हुन्छ प्रसना पक्का त्यो पनि हो प्रसना धेरै दिनपछि यहाँसँग कुराकानी भएको छ कार्यक्रममा त्यो कारणले गर्दा हामी ढिला नगरिकन यहाँको मुक्तक नै सुन्छौँ मैले फर्स्टमै सरी भन्छु मैले गजलको तिन लाइन लेखेको छु तर कसरी बर्बाद हुनुभयो हुन्छ त्यही पनि सुन्छौँ के हुन्छ त भविष्य बोलेर विचार गर के हुन्छ त भविष्य बोलेर विचार गर नलुकाऊ पीडा अब खोलेर विचार गर के हुन्छ त भविष्य बोलेर विचार गर के विवाह गरेपछि महिलाको जिन्दगी होइन विवाह गरेपछि मुक्तक सुन्दै थियौँ तर अन्तिम शेर कति मिठो आयो टुट टुट टुट टुट कार्यक्रम चार लाइन मुक्तक तपाईँ यति बेला सुनिरहनु भएको छ भोलि मात्रै रेडियो सुन्दै हुनुहुन्छ भने फ्रिक्वेन्सी मोडुलेसनको उनानब्बे दशमलव आठ मेगार्स र इन्टरनेट अनलाइनबाट हामीलाई सुन्दै हुनुहुन्छ भने W W W dot radio Dhrubatara dot com र न्युज चितवन डट कम मार्फत तपाईँले संसारभरि यो कार्यक्रम सुनिरहनु भएको छ फेसबुक पेजमा आएका मुक्तकहरू म यति बेला वासिङ गरिरहेको छु उम्रन्से फुल्से समयसँगै झरेर जान्छे उम्रन्छे फुल्छे समयसँगै झरेर जान्छे मलजल गरी राम्रै हुन्छे आखिर छाडेर जान्छे उम्रन्छे फुल्छे समयसँगै झरेर जान्छे मलजल गरी राम्रै हुन्छे आखिर छाडेरै जान्छे जति टाढा टाढासम्म पुगौँ जति टाढा टाढासम्म पनि सुगन्धको राग फैलाउँदै हिँड्छे जति टाढा टाढासम्म पनि सुगन्धको राग फैलाउँदै हिँड्छे सबैलाई लट्ठ बनाई काँडाले नै रोपी काँडाले नै रोपी भाग्छे उम्रन्छे फुल्छे समयसँगै झरेर जान्छे मलजल गरी राम्रै हुन्छे आखिर छाडेर जान्छे मुक्तको प्रडोस मुक्तको प्राणेधर प्रेम बस्ती प्रेमबस्ती भरप्रसाद चितवन भनेर लेख्नु भएको छ ठेगाना मुक्तको लागि धन्यवाद दिन चाहन्छु प्राचीनजीलाई यो मिठो मुक्तको लागि कोही साथी हुनुहुन्छ सम्पर्कमा उहाँको आवाज यति बेला कार्यक्रममा मिसाउँछौँ हेलो हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ भरतपुरबाट सावित्री सावित्री न्युपाने पहिलोपटक कार्यक्रममा सहभागिता जनाउँदै हुनुहुन्छ है सावित्रीजी पहिलोपटक कार्यक्रममा सहभागिता जनाउँदै हुनुहुन्छ है म आज फर्स्ट टाइम फर्स्ट टाइम कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ आफ्नो बारेमा भन्नुहोस् के गर्नुहुन्छ यहाँले हजुर आफ्नो बारेमा भनिदिनु सावित्रीजी पहिलोपटक यहाँ कार्यक्रममा सहभागिता जनाउँदै हुनुहुन्छ के गर्नुहुन्छ यहाँले के गर्नुहुन्छ सावित्रीजी यहाँले ए हजुर म पढ्दैछु ए पढ्दै हुनुहुन्छ कहाँको कहाँ कतिमा पढ्नुहुन्छ म Birendra multiple campus bachelor third year ए ब्याचलर थर्ड इयरमा पढ्नुहुन्छ कुन फ्याकल्टी हो यहाँको मेरो कमर्स ए कमर्सतिर हुनुहुन्छ हुन्छ सावित्रीजी कार्यक्रममा पहिलोपटक सहभागिता जनाउनु भएको छ मुक्तक पक्का यहाँसँग पनि छ होला होइन सुन्छौँ मुक्तक दिलमा लाएको चोट मैले पुरेर के भयो दिलमा लाएको चोट मैले पुरेर के भयो पाउँछु पनि अब तिमीलाई कुरेर गयो अनि आश्रय निष्ठुरीको आरोप लायो म माथि अनि आश्रय निष्ठुरीको आरोप लायो म माथि अब हाम्रो बिहेको लगन जुरेर के भयो अब हाम्रो बिहेको लगन जुरेर के भयो है व्यर्थै हुने भयो हुन्छ सावित्री कार्यक्रममा आउनुभयो पहिलोपटक सहभागिता जनाउनु भयो तर मिठो मुक्तिक भाषण गर्नुभयो कार्यक्रममा आउँदै गर्नुहोला छुट्टिन्छ अहिले भने है सावित्री न्यौपाने हामीलाई भरतपुरबाटै फोन गर्दै हुन्थ्यो सजिलो छ जिन्दगी जिउनलाई तिम्रो साथ पाएपछि सजिलो छ जिन्दगी जिउनलाई तिम्रो साथ पाएपछि अब म कसरी बाँच्छु यो संसारमा तिमीले अन्तै माया लाएपछि सजिलो छ जिन्दगी जिउनलाई तिम्रो साथ पाएपछि अब म कसरी बाँच्छु यो संसारमा तिमीले अन्तै माया लाएपछि सँगै जिउने सँगै मर्ने कसम खाएका थियौँ सँगै जिउने सँगै मर्ने कसम खाएका थियौ तिमीले सँगै जिउने सँगै मर्ने कसम खाएको थियौ तिमीले अब के अर्थ नै रह्यो मायामा विश्वासघातको कसम खाएपछि सजिलो छ जिन्दगी जिउनलाई तिम्रो साथ पाएपछि अब म कसरी बाँच्छु यो संसारमा तिमीले अन्तै माया लाएपछि मुक्तको लागि धन्यवाद दिन चाहन्छु यो मिठो मुक्त अब नै जवाफ लिनतर्फ लाग्नुपर्छ भन्दा पनि कोही साथी हुनुहुन्छ सम्पर्कमा उहाँको आवाज कार्यक्रममा मिसाउँछु होला हौ हजुर नमस्ते कहाँबाटको बोल्दै हुनुहुन्छ पूर्वी चितवनबाट सुमन श्रेष्ठ सुमनजी के छ नयाँ खबर पूर्वी चितवनतिरको चुनाव लागिरहेछ है हुन्छ त्यो माहौल एकातिर छ हुन्छ कार्यक्रममा मुक्तक छ अब सुरु गर्नुहोस् उनकै यादमा कहिले काहीँ रुन्छु राति राति उनकै यादमा कहिले काहीँ रुन्छु राति राति ढोका गीत ढोकाको गीत तिम्रो यादमा सुन्छु राति राति किन छाड्यौ मेरो साथ भन्दिनँ म तिमीलाई किन छाड्यौ मेरो साथ भन्दिनँ म तिमीलाई म रुकी भनी अनेक सपना बुन्छु राति राति उनकै यादमा कहिले कहिलेकाहीँ रुन्छु राति राति ढोका तिम्रो यादमा सुन्छु राति राति है हुन्छ मिठो मुक्तिको लागि धन्यवाद दिन्छु सुमनजी कार्यक्रम आउँदै गर्नुहोला छुट्टिन्छ है हस् नमस्कार कार्यक्रममा अन्तिममा छौँ मुक्तक हामी साथी तपाईँले लिन भ्याउँदैन फोनमा नआउनुहोला साथी त्यो कारणले केही मुक्तक मुक्तकसम्म जवाफ लिनतर्फ लाग्नुपर्छ सँगै सवाल पनि यहाँलाई दिनुपर्छ तपाईँ कपी र कलम पनि तयार गर्दै गर्नुलाई सायद आज कार्यक्रम यो अन्तिम मुक्तक पनि हुनसक्छ त्यसपछि म दुईवटा जवाफ मात्रै आएका छन् ती दुईवटा जवाफ म लिन्छु मुक्तक म यति बेला वाचन गर्न चाहन्छु सुमी सोतीको मुक्तक म यति बेला देख्दैछु दिन बित्यो रात बित्यो वर्ष बित्यो हजुर दिन बित्यो रात बित्यो वर्ष बित्यो हजुर दुःख बित्यो कष्ट बित्यो हर्ष बित्यो हजुर दिन बित्यो रात बित्यो वर्ष बित्यो हजुर दुःख बित्यो कष्ट बित्यो हर्ष बित्यो हजुर कुर्दा कुर्दै आँखाहरू थाकिसके मेरा कुर्दा कुर्दै आँखाहरू थाकिसके मेरा हजार डेट हजार टाइम अनि पर्ख बित्यो हजुर दिन बित्यो रात बित्यो वर्ष बित्यो हजुर दुःख बित्यो कष्ट बित्यो हर्ष बित्यो हजुर मुक्तको लागि धन्यवाद दिन्छु सुमिजीलाई मिठो मुक्तको लागि जवाफ अब भनिलिन्छु हर दिन मलाई सताउँछन् अनि पागल बनाउँछन् कहिले आफ्नो चोखो मायाको आँचल बनाउँछन् किन यति नजिकिन खोज्छन् होला मसँग आफ्नै आँखालाई स्पर्श गर्ने गाजल बनाउँछन् यही सवालमाथिको जवाफ अब भने म उठाउँछु याद गर्नु यो संसारमा पागल बनाउने धेरै हुन्छन् याद गर्नु यो संसारमा पागल बनाउने धेरै हुन्छन् चोखो माया गर्छु भन्दै आँचल बनाउने धेरै हुन्छन् याद गर्नु यो संसारमा पागल बनाउने धेरै हुन्छन् चोखो माया गर्छु भन्दै आँचल बनाउने धेरै हुन्छन् सोच्नु अब तिमीले सानो सोच्नु अब तिमीले सानो आफ्नै बन्छु भन्नेलाई सोच्नु अब तिमीले सानो आफ्नै बन्छु भन्नेलाई अरूलाई नै स्पर्श गर्ने गाजल बनाउने धेरै हुन्छन् याद गर्नु यो संसारमा पागल बनाउने धेरै हुन्छ जवाफको लागि धन्यवाद दिन्छु अपेक्षा लामी छानेलाई अर्को जवाफ लिन्छु अझै भुसालको जवाब हो को हो त्यो को हो त्यो सधैँ सताउने सुनिललाई को हो त्यो सधैँ सताउने सुनिलाई बिना प्याला बिना प्याला बिना बोतल मताउने सुनिलाई हामी जस्ता हामी जस्ता ह्यान्डसमहरू छेउमा हुँदाहुँदै हामी जस्ता ह्यान्डसमहरू छेउमा हुँदाहुँदै जीवनभरि साथी जीवनभरि साथी भने पत्याउने सुनिलाई को हो त्यो सधैँभरि सताउने सुनिलाई बिना प्याला बिना बोतल मताउने सुनिलाई आफूलाई धन्यवाद दिन्छु समुद्र आवाज म अगाडि सार्दैछु तपाईँ भने कफी र कलम तयार गर्दै गर्नुहोला अर्को साथको लागि सवाल टिप्नको लागि साथ बिना जीवन सुहाउने बा आमा नै बिर्सन बा आमा नै बिर्साउने हुन्छ भन्छन् माया बा आमा नै बिर्साउने हुन्छ भन्छन् माया सपनामा जुन तारा छुन्छ भन्छन् माया बा आमा नै बिर्साउने हुन्छ भन्छन् मायामा सपनामा जुन तारा छुन्छ भन्छन् मायामा पुरा गर्न नसकिने बाचा कसम खाएपछि पुरा गर्न नसकिने बाचा कसम खाएपछि आँसुले नै सिराने धुन्छ भन्छन् माया बा आमालाई नै बिर्साउने हुन्छ भन्छन् माया सपनामा जुन तारा छुन्छ भन्छन् माया गङ्गा कुसुमको म मुक्तको कार्यक्रमको अन्त्यमा लिएँ तपाईँले कपी र कलम तयार पारिसक्नु भएको छ भने साथी टिप्नुहोस् अर्को साताको लागि यो सुनिलको व्यक्तिगत सवाल तपाईँको लागि जवाफ दिनको लागि यहाँलाई सहज हुनेछ सुन्दैछु उनको जीवन रङ्गीन हुँदैछ सुन्दैछु उनको जीवन रङ्गिन हुँदैछ र त मेरो चेहरा मलिन हुँदैछ सुन्दैछु उनको जीवन रङ्गिन हुँदैछ र त मेरो चेहरा मलिन हुँदैछ साथ दिने सहयात्री बिच बाटोमै छुटेपछि साथ दिने सहयात्री बिच बाटोमै छुटेपछि लाग्छ अब यो सफर कठिन हुँदैछ लाग्छ अब यो सफर कठिन हुँदैछ सुन्दैछु उनको जीवन रङ्गिन हुँदैछ र त मेरो चेहरा मलिन हुँदैछ यो सवालमाथिको जवाबसँग आफूसँग भएका मिठा रसिला मुक्तकलाई चाहनुहुन्छ यो सुनिलका भाषण बाँच्नुहोस् तपाईँले फेसबुक पेजमा यो मुक्तिक पोस्ट गर्नुहोला W W W dot Facebook dot com slash चार लाइन सिएस डबल एआरएलआइएनएमयुकेटिएके मुक्तक सर्च गर्नुहोस् एउटा पेज यहाँले भेटाउनुहोस् लाइक दिनुहोस् र स्टाटस रूप राखेको कमेन्ट बक्समा आफ्ना मुक्तक अथवा जवाबहरू यहाँले पोस्ट गर्न सक्नुहोस् कार्यक्रम कार्यक्रम सकिसके पछाडि कार्यक्रम सुन्न भ्याउनु भएन भने त्यो कार्यक्रम कुनै श्रृङ्खला यदि यहाँलाई मन परेको छ कार्यक्रम तपाईँले सुन्नुको लागि विभिन्न कार्यक्रम सकिसके पछाडि हामी विभिन्न ब्लगहरूमा कार्यक्रम अपलोड पनि गर्ने गर्छौँ आफूलाई पाइक पनि समयमा डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ चार लाइन मुक्तक dot blog sport dot com Chisapani Nepal dot blog sport dot com Mohan Bihani dot blog sport dot कमबाट तपाईँले कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ अन्त्यमा छौँ फेसबुकबाट मुक्तक पठाइदिनु भयो सबैलाई धन्यवाद एसएमएस गरिदिनु भयो तपाईँलाई पनि धन्यवाद सम्पर्कमा आउनुभयो सम्पर्क आउने प्रयास गर्नुभयो रेडियो रेडियो सुन्नुभयो रेडियो सुन्नको लागि अरूलाई सिफारिस गर्नुभयोस् तपाईँ सम्पूर्ण जो जसले कार्यक्रम मन पराउनु भयो माया गर्नुभयो तपाईँ सम्पूर्ण सम्पूर्ण मुक्तक मनलाई सविशेष आभार मेरो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउँदै तपाईँ र मेरो पिता अझ निकट बनाउन सहयोग गर्ने मेरो आत्मीय साथी रविनलाई प्राविधिक सहयोगको लागि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम लाइन मुक्तक आजको यो श्रृङ्खलाबाट भने तपाईँकै मुक्तक मनको साथी सुनिल छुट्टिन्छु हस्त नमस्कार यहाँको बाँकी बल शुभ बितोस् शुभरात्री शुभ सपना जति उते उते कसी दिने शायद एक्लै जुठे मन सधैँ सधैँ रमाउने भए शायद एक्लै जुठे मन सधैँ सधैँ रमाउने भए तिम्रो माया बिना तिम्रो साथ